झुटो सम्झौता गर्दै दौलत गनिए पनि झुटो सम्झौता गर्दै दौलत गनिए पनि शङ्काले सम्बन्ध एक टाढा बनिए पनि झुटो सम्झौता गर्दै दौलत गनिए पनि शङ्काले सम्बन्ध एकपल टाढा बनिए पनि समाज अनि परिवारले कुरा काट्न सक्छन् समाज अनि परिवारले कुरा काट्न सक्छन् डगमगिन्न सच्चा प्रेम दैव खनिए पनि डगमगिन्न सच्चा प्रेम दैव खनिए पनि झुटो सम्झौता गर्दै दौलत गनिए पनि डगमगिन्न सच्चा प्रेम दैव खनिए आज भोलि तिमीले हिँड्ने बाटो छोड्यो भोलि तिमीले हिँड्ने बाटो छोड्यो बिराए कि रिसायो कि कि अन्तै माया जोड्यो ए बिराए कि रिसायो कि कि अन्तै माया मान जर मूर्यो तिमीले पनि भइगो भेट मान बढ़ा 当初。 पाती बिरान भो मूल बाटो हरायो मनको साथी ओ आजबले तिमीले हिँड्ने बाटो छोड्यो तिमीले पनि भइगो भेटमा नजर रहेकी आज भोलि तिमीले हिँड्ने बाटो छोड्यौ बिराए कि रिसायौ कि कि अन्तै माया छोड्यौ तिमीले पनि बैगुनी भेटमा नजर मोड्यौ बिराए कि रिसायौ कि कि अन्तै माया छोड्यौ थापा सीताको शब्द सुरेश अधिकारीको सङ्गीतमा थाहा पाएँ एल्बमबाट राजेश पायल राई अनि सञ्जीवनीको सुमधुर स्वरले सजिएको यसै सुमधुर साङ्गीतिक आवाजसँगै नमस्कार अनि रात्रिकालीन अभिवादन कार्यक्रम मुक्तक मधुरिमामा दर्पण पारीका आत्मीय मित्र राज अनि मछु तपाईँकै हर्षा अनि विस्मातको मित्र रामु आचार्य सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तक मधुरिमा मात्र अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरको ध्वनि तरङ्गमा मित्र साताको बिहिबार बेलुकी पाउने नौ बजेको बिबिसी नेपाली सेवाको समाचारपछि करिब करिब दस बजेसम्मको यो यात्रा लिएर यो बसाई लिएर हामी उपस्थित हुने गर्दछौँ र तपाईँको रेडियो सेट सेटमा गुन्जनको लागि उपस्थित भइसकेका छौँ आज पनि तपाईँ यस कार्यक्रम विश्वको जुन कुनै कुनामा रहेर पनि डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ साथमा विभिन्न वेबसाइटहरू मार्फत विभिन्न ब्लगहरू मार्फत कार्यक्रमलाई डाउनलोड गरेर पनि सुनिरहनु भएको छ कार्यक्रम डाउनलोडको व्यवस्था मिलाइदिने रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्चका आत्मीय मित्र रिजन केसी अनि लक्ष्मण सापकोटालाई धन्यवाद त्यस्तै चिसापानी छ रामेछापका रामशरण श्रेष्ठ भक्तिपुर सात सर्लाहीका मोहन बिहानी गाउँ सहर दुई दनाई गाउँ लम्जुङका आशिष दनाई अनि डुमरवाना बाह्र हाल युएमा रहनुहुने विकास नेउपाने लगायत कार्यक्रमलाई विशेष सहयोग गर्नुहुने ईश्वरप्रति बैलबा सर्लाहीका सरोज चौलागाई सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम मुक्तक मधुरिमाको यो सुरुवातको घडीमा र मित्र आज पनि तपाईँका सुन्दर सुन्दर मुक्तकहरूसँगै रहनका लागि तपाईँका मुक्तकहरूसँगै बस्नका लागि हामी उपस्थित भइसकेका छौँ रामशरण श्रेष्ठ चिसापानी छ रामेछापबाट लेख्नुहुन्छ देउतालाई चुनौती मेरो तर्फबाट देउतालाई चुनौती मेरो तर्फबाट बनाइदेऊ एकलौटी मेरो तर्फबाट देउतालाई चुनौती मेरो तर्फबाट बनाइदेऊ एकलौटी मेरो तर्फबाट मुटुलाई मुटुसम्म जोड्नको लागि मुटुलाई मुटुसम्म जोड्नको लागि कि प्राण लेऊ धरौटी मेरो तर्फबाट कि प्राण लेऊ धरौटी मेरो तर्फबाट बनाइदेऊ एकलौटी मेरो तर्फबाट देउतालाई चुनौती मेरो तर्फबाट निकै सुमधुर मुक्तक धन्यवाद छ यो साथको लागि राम शरण श्रेष्ठलाई आगामी दिनमा पनि तपाईँको यस्तै साथको म सधैँ अपेक्षा गरिरहेको हुनेछु ऋषि शाह दाङबाट लेख्नुहुन्छ जिन्दगीभर खुसी हुने ठहरतिर गई जिन्दगीभर खुसी हुने ठहरतिर गई चिल्ला गाडी महलको रहरतिर गई खास त्यो प्रेमीली आँसु चुहाई हेरिरह्यो खास त्यो प्रेमीले आँसु चुहाई हेरिरह्यो डोलीमा सजिएर सहरतिर गई डोलीमा सजिएर सहरतिर गई जिन्दगीभर खुसी हुने ठहरतिर गई चिल्ला गाडी महलाको रहरतिर गई सच्चा माया जोसँग जिन्दगी सँगै काट्ने बाचा कसम भएको थियो र प्रेमी अनि प्रेमिका त्यो दुईमा एउटाले घात गरेर चिल्ला गाडी अनि महलको रहरतिर अर्कैतिर तानिएपछि त्यो सच्चा प्रेमले आँसु चुहाएर त्यो दृश्य हेरिरहेका कुराहरू यो मुक्तकमा हुँदै थियो तर मित्र माया प्रेम अनि दौलत यो दुईवटा कुरामा कसले जित्छ कति बेला केही भन्न सकिन्न कसैले माया ठुलो हो भन्छन् कसैले दौलत ठुलो भन्छन् तर हामीले बुझ्ने कुरा के हो भन्दाखेरि माया नभइकन त्यो दौलत आवश्यक छैन जसको मनमा खुसी छैन जसको मनमा पीडा छ त्यसलाई त्यो दौलतले केही पनि गर्न सक्दैन दौलतले मनको खुसी दिन सक्दैन भौतिक सुख सुविधा दिए पनि मनको खुसीको लागि माया नै चाहिन्छ त्यसैले पनि माया अनि दौलतको युद्धमा सदा सदा माया गरी आउने गरेको छ धन्यवाद यो साथको लागि ऋषि शाहलाई तिलक निष्कर्ष रत्नगर सातबाट लेख्नुहुन्छ मुटु चुडाएर टाढा टाढा जानेलाई सलाम छ मुटु चुडाएर टाढा टाढा जानेलाई सलाम छ पराईसँग झुटो कसम खानेलाई सलाम छ अरू त मेरो केही गुनासो छैन अरू त मेरो केही गुनासो छैन आफूसँगै मेरो मुटु लानेलाई सलाम छ आफूसँगै मेरो मुटु लानेलाई सलाम छ पराईसँग झुट्टो कसम खानेलाई सलाम छ मुटु चुडाएर पराई बनेर टाढा गइसकेको मान्छेलाई पनि हृदयदेखिको आभार हृदयदेखिको सलाम व्यक्त गर्दै तिलक निष्कर्ष श्रीकान्त कैराज कृष्ण मन्दिर चोकबाट लेख्नुहुन्छ देश बाँचे बाँच्छौ हामी कुरो बुझे राम्रो देश बाँचे बाँच्छौ हामी कुरो बुझे राम्रो सबै हाँसे हाँस्छौ हामी कुरो बुझे राम्रो देखा सिकी गर्नपट्टि लाग्ने छैनौ हामी देखा सिकी गर्नपट्टि लाग्ने छैनौ हामी नेपालीले नाचे नाच्छौँ हामी कुरो बुझे राम्रो नेपालीले नाचे नाच्छौँ हामी कुरो बुझे राम्रो सबै हाँसे हाँस्छौ हामी कुरो बुझे राम्रो देश बाँचे बाँच्छौ हामी कुरो बुझे राम्रो वास्तवमै सही कुरा हो देश बाँचे मात्रै नेपाली बाँचिन्छ नेपाली पन बाँचिन्छ अनि नेपाली मन बाँचिन्छ धन्यवाद श्रीकान्त कहराजलाई यो साथको लागि बिनुपा भण्डारी विराटनगर हाल काठमाडौँबाट गाजा खाई दिनभरि सुत्ने मान्छेहरू गाजा खाई दिनभरि सुत्ने मान्छेहरू मातेर ओछ्यानमा नै मुत्ने मान्छेहरू उस्तै उस्तै लाग्छ है मलाई त बेकार उस्तै उस्तै लाग्छ है मलाई त बेकार पदमा बसी देशलाई लुट्ने मान्छेहरू पदमा बसी देशलाई लुट्ने मान्छेहरू गाँजा खाई दिनभरि सुत्ने मान्छेहरू देशका लागि केही नगर्नेहरू नसाले मातेर ओछ्यानमै सुसु गर्नेहरू र पदमा बसेर देशलाई लुट्नेहरू एउटै हुन् गाँजा खानेहरू अनि मात्नेहरू पदमा बसेर देशलाई लुट्ने सबै एउटै दर्जाका हुन् यो भावना यो मुक्तकमा थियो धन्यवाद बिनुपा भण्डारीलाई यो साथको लागि विक्रम अर्पण मगर अफ स्वर्णिम प्रहर एट नेपाली संचार रेडियो पाँचतर प्राङबुङ हाल मलेसिया सत्य हो त्यो सोचे जति फेरिन्छन् सत्य हो त्यो सोचे जति फेरिन्छन् बग्दै जान्छ समयको गति फेरिन्छन् विश्वास रह्यो कसको स्वार्थी दुनियाँमा विश्वास रह्यो कसको स्वार्थी दुनियाँमा पलमै श्रीमान फेरिन्छन् श्रीमती फेरिन्छन् पलमै श्रीमान फेरिन्छन् श्रीमती फेरिन्छन् बग्दै जाँदा समयको गति फेरिन्छन् सत्य हो त्यो सोचे जति फेरिन्छन् निकै सुन्दर मुक्तक यो रह्यो समयको गति बग्दै जाँदाखेरि धेरै परिवर्तन त्यसले निम्त्याउँछ त्यो परिवर्तन स्वीकार्य पनि हुन्छ नकार्य पनि हुन्छ यस्तै कुराहरू यो मुक्तकमा धन्यवाद विक्रम अर्पण मगरलाई थर प्राङबुङ हाल मलेसियादेखिको यो साथको लागि सूर्य चेम्जुङको मुक्त यति बेला फेद कसै टुप्पोबाट पलाएरै बसेका छन् फेद कसै टुप्पोबाट पलाएरै बसेका छन् गर्नेहरू यही सुन फलाएरै बसेका छन् यहाँ कोही छैन भन्ने अल्छीहरूले मात्र हो यहाँ केही छैन भन्ने अल्छीहरूले मात्र हो मान्छेहरू जिन्दगानी चलाएरै बसेका छन् मान्छेहरू जिन्दगानी चलाएरै बसेका छन् गर्नेहरू यही सुन फलाएरै बसेका छन् फेद कसै टुप्पोबाट पलाएरै बसेका छन् निकै सुन्दर मुक्तक सूर्य चेम्जुङको यो रह्यो वास्तवमै मान्छेहरू नेपालमा केही छैन केही छैन भनेर परदेशिन्छन् तर गर्ने मान्छेहरू त यहीँ सुन फलाएका छन् यहीँ जिन्दगी चलाएर बसेका छन् यतातर्फ पनि ध्यान दिनुपर्छ यही कुरा यो मुक्तकमा थियो धन्यवाद सूर्य चेम्जोङलाई यो सुन्दर मुक्तकको लागि आशिष दनाई बेसी सहर लमजुङ हाल लेखनाथ कास्कीबाट लेख्नुहुन्छ दिनेशु प्रेम भरपुर तिमीलाई मेरो उपहार दिनेशु प्रेम भरपुर तिमीलाई मेरो उपहार भन अरू के दिउँ हजुर तिमीलाई मेरो उपहार जुन झार्न सक्दिन आफैलाई मार्न सक्दिन जुन झार्न सक्दिन आफैलाई मार्न सक्दिन यो एक चिम्टी सिन्दुर तिमीलाई मेरो उपहार यो एक चिम्टी सिन्दुर तिमीलाई मेरो उपहार भन अरू के दिउँ हजुर तिमीलाई मेरो उपहार दिनेछु प्रेम भरपुर तिमीलाई मेरो उपहार सुन्दर मुक्तक सुन्दर साथको लागि धन्यवाद आशिष दनाईलाई जुन झर्न सक्ने झुटो कसम नखाने कुराहरू यो मुक्तकमा थियो अर्को मुक्तक अगाडि बढाउँदैछु इतुम लिम्बु गणेश लेख्नुहुन्छ पाँच थर नवमिनान्दा सात हाल दुबईबाट फुलले पनि मालीको मन भाँच्दो रहेछ फुलले पनि मालीको मन भाँच्दो रहेछ चरिता झन फलेकै डालीमा नाच्दो रहेछ भाँचियो डाली न फुल्छ फुल न नाच्छे चरी भाँचियो डाली न फुल्छ फुल न नाच्छे चरी खाली सपना पाली माली एक्लै बाँच्दो रहेछ खाली सपना पाली माली एक्लै बाँच्दो रहेछ चरी त झन् फलेकै डालीमा नाच्दो रहेछ फुलले पनि मालीको मन भाँच्दो रहेछ निकै गहन शब्दहरू निकै गहन भावहरू बोकेको यो मुक्तक रहेको थियो धन्यवाद छ यो मुक्तकको लागि इतुम लिम्बू गणेशलाई मानिस पुन रोल्पाबाट लेख्नुहुन्छ तिम्रो घरमा जन्ती जन्तीदेखि रुँदै आउनु पर्यो तिम्रो घरमा जन्ती जन्तीदेखि रुँदै आउनु पर्यो रुँदै रुँदै आँसुले मुख धुँदै आउनु पर्यो हामीले भेट्ने गरेको ठाउँको याद आयो हामीले भेट्ने गरेको ठाउँको याद आयो अनि त्यही बाटोहरू हुँदै आउनु पर्यो अनि त्यही बाटोहरू हुँदै आउनु पर्यो रुँदै रुँदै आँसुले मुख धुँदै आउनु पर्यो छुट्यो you Kumar. छुट्नु रहेछ फकाएर लुट्यौ छुट्नु रहेछ सताएर छुट्यौ लुटिँदा रोएँ छुटिँदा रोएँ आँसुका सबै मूल सुकाएर रोएँ देवेन गिरीको शब्द मैस खड्काको सङ्गीत द पेन एन्ड देवेन एल्बमबाट रजिना रिमालको सुमधुर स्वरले सजिएको यसै साङ्गीतिक आवाजसँगै तपाईँलाई फेरि पनि स्वागत छ मित्र सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज अनि यो हो कार्यक्रम मुक्तक मधुरीमा साताको बिहिबार बेलुकी पाउने नौ बजेको बिबिसी नेपाली सेवाको समाचारपछि करिब करिब राति दस बजेसम्मको यो समयलाई कार्यक्रम मुक्तक मधुरिमाले लिएर आउने गर्दछ धेरै ठाउँमा लोड सेडिङको समस्या छ अन्धकारमा रुमल्लिनु भएको छ तर पनि तपाईँले हामीलाई साथ दिनुहुन्छ माया गर्नुहुन्छ मोबाइलमा हेडफोन लगाएर कानमा हेडफोन राखेर रा, हामीलाई सुनिदिनुहुन्छ रेडियोमा ब्याट्री हालेर सिरानैमा रेडियो राखेर रा सुनिदिनुहुन्छ अथवा अन्य विविध माध्यमबाट तपाईँले हामीलाई सुनिदिनुहुन्छ यो साथको लागि हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु मित्र तपाईँको माया छ र त मुक्तक मधुरिमाको बसाइ छ यदि तपाईँको साथ नहुने भने यदि तपाईँको माया नहुने भने मुक्तक मधुरिमाको यो बसाई पक्कै पनि सम्भव हुने छैन ढिला नगरिकन तपाईँका मुक्तकलाई नै अगाडि बढाउन चाहन्छु केशवलाल जोशी मकवानपुरका मित्र हाल लुपु कुसुन्तीबाट लेख्नुहुन्छ जिन्दगीभर माया गरे पनि गरे जस्तो लाग्दैन जिन्दगीभर माया गरे पनि गरे जस्तो लाग्दैन मनमुटावले विश्वासको नाता सरे जस्तो लाग्दैन अमृत जति पिए पनि पिए जस्तो नलाग्दो रहेछ अमृत जति पिए पनि पिए जस्तो नलाग्दो रहेछ सच्चा प्रेमले बिस कतै छरे जस्तो लाग्दैन सच्चा प्रेमले बिस कतै छरे जस्तो लाग्दैन मनमुटावले विश्वासको नाता सरे जस्तो लाग्दैन धन्यवाद केशवलाल जोशीलाई मकवानपुर हाल लपु कुसुन्तेदेखिको यो साथको लागि विष्णु गौतम मलमचार बागलुङ हाल बुटवालबाट लेख्नुहुन्छ धेरै हाँस्नु अनि थोरै थोरै रुनु आवश्यक छ धेरै हाँस्नु अनि थोरै थोरै रुनु आवश्यक छ मेहनतले आकाशको जुन छुनु आवश्यक छ प्रतिस्पर्धा गरी अझै माथिसम्म पुग्नलाई प्रतिस्पर्धा गरी अझै माथिसम्म पुग्नलाई आफ्नासँगै दुश्मन पनि हुनु आवश्यक छ आफ्ना सँगै दुश्मन पनि हुनु आवश्यक छ मेहनतले आकाशको जुन छुनु आवश्यक छ धेरै हाँस्नु अनि थोरै थोरै रुनु आवश्यक छ धन्यवाद विष्णु के गौतमलाई यो साथको लागि प्रतिस्पर्धामा यदि माथि पुग्नु छ भने आफूसँगै दुश्मन हुनुपर्छ होइन भने कसलाई हेरेर प्रतिस्पर्धा गर्ने यस्तै कुरा मुक्तकमा थियो धन्यवाद छ यो साथको लागि माया खड्का तुलसीपुर दुई दाङ हाल काठमाडौँबाट लेख्नुहुन्छ चाहिँदैन अमृत बरु जहर बनाइदेऊ चाहिँदैन अमृत बरु जहर बनाइदेऊ कसैको त जीवनमा भर बनाइदेऊ धेरैले कोमल मनको फाइदा उठाए धेरैले कोमल मनको फाइदा उठाए सक्छौ भगवान यो दिल पत्थर बनाइदेऊ सक्छौ भगवान यो दिल पत्थर बनाइदेऊ कसैको त जीवनमा भर बनाइदेऊ चाहिँदैन अमृत बरु जहर बनाइदेऊ निकै गहिरो भाव बोकेको यो मुक्तक रहेको थियो माया खड्काको धन्यवाद यो साथको लागि आगामी दिनमा पनि तपाईँका यस्तै मुक्तकहरूको म सधैँ अपेक्षा गरिरहेको हुनेछु राई मुकमिन रमेश हाल साउदी अरबबाट लेख्नुहुन्छ दिनमा अगरबत्ती रातमा छुरा छुनेहरूलाई दिनमा अगरबत्ती रातमा छुरा छुनेहरूलाई स्वदेशी तथा विदेशी जर्सीको दुध दुनेहरूलाई सक्दैन यारो कुनै कानूनले सजाय दिन सक्दैन सक्दैन यारो कुनै कानूनले सजाय दिन सक्दैन भने जति आफ्नो साथमा खजाना हुनेहरूलाई भने जति आफ्नो साथमा खजाना हुनेहरूलाई दिनमा अगरबत्ती रातमा छुरा छुनेहरूलाई द्वैब्द चरित्र भएका मान्छेहरू जोसँग धन प्रशस्त छ उनीहरूलाई कुनै पनि कानूनले सजाय दिन सकेको छैन अहिलेसम्म यस्तै भाव राई मुकमेन रमेशलाई धन्यवाद यो साथको लागि कपिल सापकोटा हंसपुर पाँच कास्की हाल पोखरा दस बुद्ध चोकबाट लेख्नुहुन्छ मन मुटुमै थियो पराई भनी रिस उठ्यो मन मुटुमै थियो पराई भनी रिस उठ्यो राम्रै कुरा गर्दै थिए कराई अनि रिस उठ्यो सहनुसम्म सहेकै हो के गर्ने त नसकेपछि सहनुसम्म सहेकै हो के गर्ने त नसकेसी चोखो माया अन्त सराई मलाई पनि रिस उठ्यो चोखो माया अन्त सराई मलाई पनि रिस उठ्यो राम्रै कुरा गर्दै थिए कराई अनि रिस उठ्यो मनमुटुमै थियो पराई भनी रिस उठ्यो धन्यवाद कपिल सापकोटालाई यो सुन्दर मुक्तको लागि प्रकाश स्याङ्बो जिर्मले तिन सलकपुर इलामबाट लेख्नुहुन्छ अवसर दिन्छु भन्दै उसले दाम पनि माग्यो अवसर दिन्छु भन्दै उसले दाम पनि माग्यो स्वार्थपूर्ण भावको अर्को काम पनि माग्यो फैसला आफैमा गर्न कति कठिन भएको छ फैसला आफैमा गर्न कति कठिन भएको छ गोप्य हुनुपर्छ भनी छुट्टै नाम पनि माग्यो गोप्य हुनुपर्छ भनी छुट्टै नाम पनि माग्यो स्वार्थपूर्ण भावको अर्को काम पनि माग्यो अवसर दिन्छु भन्दै उसले दाम पनि माग्यो हाम्रै समाजमा हामीले देख्ने भोग्ने मान्छेहरूका जस्तै कथामा लेखियो यो मुक्तको लागि धन्यवाद प्रकाश स्याङबोलाई जिर्मले तिन सनक सलकपुर इलामदेखिको यो साथको लागि सुन्दर शेर्पाली बिन्दास रुगा दुई घनखोला रुकुम हाल भारतबाट लेख्नुहुन्छ एक पटक होइन ऊ बारम्बार पठाउँछ एक पटक होइन ऊ बारम्बार पठाउँछ कहिले माया त कहिले तिरस्कार पठाउँछ वर्षौंदेखि आफू भने लापत्ता भएको छ वर्षौंदेखि आफू भने लापत्ता भएको छ सताउनलाई सपनीको संसार पठाउँछ सताउनलाई सपनीको संसार पठाउँछ एकपटक होइन ऊ बारम्बार पठाउँछ कहिले माया त कहिले तिरस्कार पठाउँछ माया र प्रेममा रहिरहँदाखेरि कहिले माया प्राप्त गर्ने कुरा कहिले तिरस्कार आउने कुरा र ऊ छोडेर जति सुकै टाढा गए पनि अझै पनि सताउन छोड्दैन कारण ऊ सपनीमा आइदिन्छ यस्तै कुरा सुन्दर शेर्पाली विन्दासलाई धन्यवाद मित्र अर्को मुक्तक तपाईँको लागि बाबु सुशान्त वियोग पुरन्धर आठ पश्चिम दाङबाट लेख्नुहुन्छ फगत अनि कङ्गाल भएछु मायाको बजारमा फगत अनि कङ्गाल भएछु मायाको बजारमा रोजेको थिएँ तिमीलाई मैले लाखौं हजारमा तिमीले धोका दिएर म वियोग भएको होइन सानो तिमीले धोका दिएर म वियोग भएको होइन सानो के गर्नु म त वियोगी मान्छे दुनियाँको नजरमा के गर्नु म त वियोगी मान्छे दुनियाँको नजरमा फगत अनि कङ्गाल भएछु मायाको बजारमा रोजेको थिएँ तिमीलाई मैले लाखौं हजारमा मायाको बजारमा कंगाल भएका भावहरू यो मुक्तकमा धन्यवाद बाबु सुशान्त वियोगलाई एउटा अन्तिम मुक्तक मात्रै अगाडि सार्ने समय रहेको छ श्री कृष्ण श्रेष्ठको मुक्तक हो सागरिका थापाले नेपालीमा अनुवाद गरिदिनु भएको यो मुक्तक अगाडि बढाउँदैछु जब जिन्दगीमा झुटो प्यार हुनेछ जब जिन्दगीमा झुटो प्यार हुनेछ तब जिन्दगीका पल पल बेकार हुनेछ उनलाई जति माया गर न तिमी उनलाई जति माया गर न तिमी झुटो प्यार न हो उनको अन्त्यमा जवाब शानदार हुनेछ झुटो प्यार न हो उसको अन्त्यमा जवाब शानदार हुनेछ तब धन्यवाद मुक्तकको लागि मित्र आजको लागि समय सकिएको छ विधा माग्ने बेलामा हामी आइसकेका छौँ यतिन्जेलसम्म जहाँ रहेर जस्तो सुके अवस्थामा रहेर पनि कार्यक्रम मुक्तक मधुरिमालाई सुनेर साथ दिनुभयो माया गरिदिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद अनि यतिन्जेलसम्म प्राविधिक साथ दिनुहुने दर्पण पारिका आत्मीय मित्र राजलाई धन्यवाद तपाईँकै मित्र रामु आचार्य पनि मुक्तक मधुरिमाको युवसाईबाट विदा चाहन्छु नमस्कार शुभरात्री मिठो निदरीको कामना